सर्वसम्मत हुने बताउनु भएको छ संविधान सभा उपनिर्वाचन परिचालन कमिटी चितवन क्षेत्र नम्बर चारले पश्चिम चितवनको शिवनगरमा हिजो आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले महाधिवेशन नजिकिँदै गर्दा इच्छा आकांक्षा भए पनि नेतृत्व सर्वसम्मत हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो पार्टीको महाधिवेशनका समयमा छुट्टै भेला सम्पन्न हुनु कार्यकर्ता आकर्षित पार्न केही प्रयास हुनु सामान्य भएको बताउँदै अध्यक्ष खनालले अन्तिममा नेतृत्व सर्वसम्मत हुने दावी गर्नुभयो महाधिवेशनको समयमा भएका क्रियाकलापलाई गुट उपगुटको संज्ञा दिएर पार्टी फुट्छ भन्नेहरूतर्फ लक्षित गर्दै उहाँले महाधिवेशनले पार्टीलाई अरू बढी सङ्गठित बनाउने बताउनुभयो हाम्रो पार्टी त्यस्तो कमजोर छैन निर्वाचनको समयमा पनि परिचर्चा हुनु स्वाभाविक हो महाधिवेशनमा आकाङ्क्षाहरू बढ्नु स्वाभाविक हो अध्यक्ष खनालले भन्नुभयो महाधिवेशनसम्म पुग्दा हाम्रो महाधिवेशन एकता र प्रगतिको महाधिवेशन हुनेछ पार्टी झन् एकताबद्ध भएर अगाडि बढ्नेछ नेकपा एमाले आउँदो महा अधिवेशनबाट अरू बढी वैचारिक राजनैतिक र सैद्धान्तिक रूपमा एकताबद्ध भएर अघि बढ्ने बताउँदै उहाँले विचारमा नेकपा एमाले एकबद्ध भएको स्पष्ट पार्नुभयो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाश रण महतले माघ आठ गते संविधान जारी गर्नु कङ्ग्रेसको सङ्कल्प रहेको बताउनु भएको छ ठुलो पार्टीको हैसियतले जस र अपजस दुवैको भागीदारी कङ्ग्रेस भएको भन्दै उहाँले जनादेशलाई मानेर एक वर्षभित्रमा संविधान जारी गर्न संविधान सभामा कङ्ग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो डाक्टर महतले हिजो नानगढमा पत्रकारसँग जनताले चार वर्षको जनादेश दिएको भन्दै यसअघि संविधान बन्न नसकेको क्षतिपूर्ति समेटिने गरी एक वर्षमा संविधान जारी गर्ने बताउनुभयो कङ्ग्रेसले हारेकै कारण संविधान सभाले संविधान दिन नसकेको भन्दै उहाँले संविधान बनेसँगै देशको आर्थिक विकास अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो पूर्व ऊर्जा मन्त्री समेत रहेका महतले ऊर्जा सङ्कटको निवारण गर्न सके मात्र देश विकासले फड्को मार्ने दावी गर्नुभयो एकीकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य लोकेन्द्र विष्ट मगरले संहिता सहितको संविधानले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउनु भएको छ नेपालमा संहिता आवश्यक छ उहाँले भन्नुभयो संहिता बिना संविधानले जनताको अधिकार सुनिश्चित हुँदैन चितवन क्षेत्र नम्बर चारमा असार आठ गते हुने संविधान सभा चुनावको प्रचार प्रसारका क्रममा बिहिबार भरतपुरतिर शान्तिचोकमा ए माओवादीले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै मगरले संहिता लागू गर्दा पहिचान र सामर्थ्यको आधारमा हुनुपर्ने बताउनुभयो उहाँले संहिताले आम जनताको अधिकार सुनिश्चित हुने विचार व्यक्त गर्नुभयो उहाँले जनताको संविधान बनाउन ए माओवादीका उम्मेद्वार खुसीराम पाखिनलाई जिताउन अपिल समेत गर्नुभयो भरतपुरमा रहेको प्रेरणा उच्च माविले दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा आफ्ना विद्यार्थी अनुज लामिछाने देशमै सातौँ स्थानमा पर्न सफल भएको दावी गरेको छ बयानब्बे दशमलव सात पाँच प्रतिशत अङ्क ल्याएका लामिछाने चितवन जिल्ला प्रथम तथा देशमै सातौँ रहेको दावी विद्यालयले गरेको हो हिजो विद्यालयमा आयोजित पत्रकार सम्मेलन तथा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रममा विद्यालयका प्राचार्य तेज प्रसाद सुनालले अनुजले देशमै सातौँ स्थान हासिल गरेको तथा अर्का विद्यार्थी पवन आर्यालले बयानब्बे दशमलव दुई पाँच प्रतिशत अङ्क ल्याई देशमै एघारौँ स्थानमा पर्न सफल भएको दावी गर्नुभयो मोक्षधाम सेवा समिति चितवनको आयोजनामा सम्पन्न भएको श्रीमद् भागवत विश्व जागरण शालिग्राम धार्मिक महोत्सवको आइबिएको हिजो एक कार्यक्रमका बीच नानगढमा सार्वजनिक गरिएको छ यज्ञ सम्पादन समितिका कोषाध्यक्ष चेतनारायण सापकोटाले आयव्यय प्रस्तुत गर्नुभयो भूमिदान शालिग्राम परिक्रमा लगायतका भक्तहरूको दानबाट छैसठी लाख छ सय सय रुपियाँ यज्ञमा उठेको र पैँतालिस लाख बाहन्न हजार एक्कासी रुपियाँ खर्च भएको कोषाध्यक्ष सापकोटाले जानकारी दिनुभयो कार्यक्रममा यज्ञका प्रमुख वाचक बालव्यास ईश्वरजी ईश्वरी कृष्णजी महाराजले महायज्ञको उद्देश्य अनुरूप सफल भएको भन्दै यस्ता धार्मिक यज्ञहरूले नेपालको विकासको आधार धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो उहाँले महायज्ञका महायज्ञमा सहयोग गर्ने विशिष्ट दाताहरू सम्मानपत्र तथा महायज्ञ मूल समारोह समितिका उप समितिका उपसमितिमा रहेकाहरूलाई कदरपत्रबाट सम्मान गर्नुभयो उक्त कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष खिमलाल भण्डारी बागेश्वरी आध्यात्मिक परिषदका अध्यक्ष शान्तप्रसाद पोखरेल सदस्य शरद रञ्जन श्रेष्ठ मोक्षधाम सेवा समितिका ईश्वरी प्रसाद खराल पुष्पलोहनी मन्जु पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो Thank you. पूर्वी चितवनको पिठुवा गाविसलाई हिजो एक कार्यक्रमका बीच साक्षर गाविस घोषणा गरिएको छ पिठुवा गाउँ विकास समिति तथा गाउँ शिक्षा समिति पिठुवाको आयोजनामा साक्षर पिठुवा गाविस तथा आधारभूत तहको शिक्षा सुनिश्चित घोषणा सभाको आयोजना गरी पिठुवा गाविसलाई साक्षर घोषणा गरिएको हो जिल्ला शिक्षा समिति चितवनका अध्यक्ष एवं स्थानीय विकास अधिकारी भरतमणी पाण्डे प्रमुख अतिथि तथा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रम गाविस सचिव चन्द्रमौडी आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो पिठुवा गाविसमा सडसठीवटा साक्षरता कक्षा सञ्चालन भएका थिए नेपाल स्काउटको बैसठी स्थापना दिवसको अवसरमा चितवन स्काउटले रत्नगरमा विशेष कार्यक्रम गरेको छ वृक्षारोपण तथा स्काउटिङ कार्यक्रम गरी स्थापना दिवस मनाइएको नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज नेौपानेले जानकारी दिनुभयो सो अवसरमा सितुवनमा सौर भई आउनुभएका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यलाई स्वागत समेत गरिएको थियो प्याप्सङ चितवनका अध्यक्ष बेलबहादुर गुरुङ उपाध्यक्ष शिव छेत्री अभिभावक सङ्घ चितवनका अध्यक्ष सूर्यकान्त नेौपाने लगायतले कार्यक्रममा बोल्नुभएको थियो कार्यक्रम लाइसियम इन्टरनेसनल बोर्डिङमा भएको हो समाजका अगुवा कार्यकर्ताहरूको लागि आयोजना गरेको नेतृत्व विकास तालिम हिजो रत्नगरमा सम्पन्न भएको छ लोमन्ती आवासका लागि सहयोग समूहद्वारा गठित नेपाल सुकुम्बासी सुधार समिति रत्नगरले आयोजना गरेको सो तालिमको रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो तालिममा टोल विकास संस्था सुकुम्बासी सुधार समिति आकृति महिला बचत तथा ऋण सहकारी संस्था र सहायता युवा क्लबका प्रतिनिधि गरी बिसजनाको सहभागिता रहेको लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सरकार गठन भएको लामो समय बितिसक्दा पनि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 कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ